बैतडीको तल्लो सराटका बासिन्दा चितुवाको डरले घरभित्रै दिशा पिसाब गर्न बाध्य वन विभागले चितुवा मार्न अनुमति नदिँदा घटना दोहोरिँदै गइरहेको स्थानीयको आरोप विपदपछिको समस्या हल गर्न चार लाख बढीका राहत सामग्री हस्तान्तरण सेती अञ्चल अस्पतालमा रगत परीक्षणका क्रममा दुई महिनामै सोह्रजनामा स्क्रब ट्राइफस भेटियो दोधरा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको योजना अगाडि बढाइने मन्त्री लेखकको भनाई अपराध नियन्त्रणमा कसिएर लाग्ने डडेलद्वाका नयाँ प्रहरी प्रमुख शाहीको वचन र आयोग बनेको नौ वर्ष बितिसक्दा पनि आफन्तको पत्तो नलागेपछि परिवार निराश राष्ट्रिय गौरा महोत्सवमा आज गौरा नाच फाग धुमारी लगायतका कार्यक्रमहरू हुने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु बैतडीको तल्लो सोराडका बासिन्दा चितुवाको डरले घरभित्रै दिशा पिसाब गर्न बाध्य छन् राज्यपछिबाट समेत हिपिएको बैतडीको दक्षिणी क्षेत्र तल्लो सोराडमा पाँच वर्ष यता चितुवाले एक्काइसजनाको ज्यान लिएपछि स्थानीय बासिन्दाले चितुवाको भयले घरभित्री दिशा पिसाब गर्ने गरेका हुन् एकपछि अर्को गर्दै चितुवाले बालबालिका र महिलामाथि आक्रमण गर्न थालेपछि यस्तो बाध्यता आइलागेको हो गएको वर्ष वैशाख छ गते आँगनमा खेलिरहेका बेला आफ्नै आँखा अगाडि चितुवाले आक्रमण गरी सात वर्षका नाति शिवराज साउदको ज्यान लिएको घटना सम्झदै उदयदेव चारका कृष्ण साउदले भन्नुभयो नातिलाई आक्रमण गरेको त्यो क्षण सम्झदा अहिले पनि शरीर सिरिङ्ग हुन्छ गएको वर्ष शिवराज मारिनु अघि चितुवा तल्लो सुराडमा मानव बस्तीतिर देखिएको थिएन भने स्थानीय बासिन्दा समेत त्रासबाट मुक्त भइसकेका थिए तर केही दिन अघि बेलुका उदयदेव मकैल बालधमका हिराचन्दकी सात वर्षकी छोरी चञ्चला चन्दलाई आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् उनको शरीर घरभन्दा झण्डै सात सय मिटर टाढा खोलामा मृत अवस्थामा फेला परेको थियो दिउँसो तथा रातिको समयमा हँसिया खुकुरी लगायतका सामग्री बोकेर मात्रै घरबाट निस्कने गरेका छौं उदयदेवचारका शिवराज साउदले भन्नुभयो महिलाहरू घाँस दाउरा गर्न जाँदा समेत समूहमा जाने गरेका छन् बालबालिकालाई विद्यालय पठाउँदा समेत पाको मान्छेसँगै जानुपर्ने अवस्था छ महाकाली छका मोहन बहादुर चन्द भने वन विभागले चितुवा मार्न स्थानीय बासिन्दालाई अनुमति नदिँदा यस्तो घटना दोहोरिँदै गएको बताउनु भएको छ प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले यो घटना दुःखदायी भएकाले यसको लागि छिट्टै पहल थालिने बताउनु भएको छ तलो कुलाउ विशालपुर आमचोरा महाकाली पञ्चेश्वर शर्माली उदयदेव लगायतका गाविसमा चितुवाको आक्रमणबाट अहिलेसम्म एक्काइस सर्वसाधारणले ज्यान गुमाइसकेका छन् चितुवाले विशेष गरी साँझतिर बालबालिका र महिलामाथि बढी आक्रमण गर्ने गरेको छ विक्रमसम्म दुई हजार अडसठी सालदेखि चितुवाले तल्लो सुराड क्षेत्रमा आक्रमण गर्न शुरू गरेको तथ्याङ्क छ जिल्ला वन कार्यालय बैतडीको तथ्याङ्क अनुसार चितुवाले तल्लो सोराडमा दुई हजार अडसठीमा चारजना दुई हजार उनासत्तरीमा एघारजना दुई हजार सत्तरीमा तीनजना दुई हजार एकहत्तर बहत्तर र त्रिहत्तरमा एक एकजनाको ज्यान लिएका थिए स्थानीय बासिन्दाले पटक पटक चितुवा नियन्त्रणको माग गर्दै आएका छन् विपदपछि आइपर्ने समस्या हल गर्न जिल्ला देवी प्रकोप उद्धार समितिलाई राहत सामग्री हस्तान्तरण गरिएको छ जुनसुकै समयमा पनि विपद आइपर्ने भएकाले तत्काल विस्थापित परिवारलाई राहत पुर्याउने उद्देश्यले हिजो जिल्ला प्रशासन कार्यालय डडेद्रमा गैर खाद्य राहत सामग्री समितिलाई हस्तान्तरण गरिएको हो उक्त सामग्री ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक अन्तर्गतको पहल परियोजना मार्फत जिल्ला देवी प्रकोप उद्धार समितिमा राखिएको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले बताउनु भएको छ हस्तान्तरण गरिएका सामग्री फ्याक्ट्रीहरूमा लुगा कपडादेखि खाना पकाउन चाहिने भाँडाकुँडा पानी भर्ने भाँडोसम्म रहेका छन् हस्तान्तरण गरिएको सामग्री चार लाख दस हजार छ सय पच्चिस रुपियाँ बराबरको रहेको विपद जोखिम न्यूनीकरण अधिकृत अमर साउदले बताउनु भएको छ राहत सामग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले जिल्लामा जुनसुकै बेला पनि विपद हुन सक्ने भएकाले उक्त सामग्री जिल्ला प्रशासन कार्यालयमा रहने र बाढ़ी आगलागी भूकम्प पीड़ित लगायत विपदबाट घर परिवार विस्थापित भएकाहरूलाई सामग्री उपलब्ध गराउने बताउनु भएको छ जिल्लाको भित्री मधेस क्षेत्र विपदको दृष्टिकोणले उच्च जोखिममा रहेको छ सो क्षेत्रमा बाढ़ीका कारण हरेक वर्ष थुप्रै परिवारहरू विस्थापित हुने गर्दछन् अञ्चल अस्पताल धनगढीमा उपचारका लागि आएका चौधजना बिरामीको रगत परीक्षण गर्दा दसजनामा स्क्रब टाइफस भेटिएको अस्पतालले जनाएको छ अस्पतालकी मेडिकल वार्ड इन्चार्ज यशोदा ढकालले उपचारका लागि आएका बिरामी मध्ये चौधजनाको रगत परीक्षणका लागि काठमाडौँ पठाइएकोमा दसजनामा उक्त रोग देखिएको जानकारी दिएकी छिन् आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरको शुरूआतमै कैलालीमा यति धेरै स्क्रब टाइफसका बिरामीहरू फेला परेको यो पहिलो घटना हो अहिलेसम्म अस्पतालले पठाएको बाइस नमुनामा सोह्रजनामा स्क्रब टाइफस देखिएको छ गत आर्थिक वर्षमा छ्यानब्बे नमूना परीक्षणका लागि पठाएकोमा कैलालीमा जनामा स्क्रब टाइफस देखिएको अस्पतालले जनाएको छ यति धेरै मात्रामा स्क्रब टाइफसका बिरामीहरू फेला परिरहेको अवस्थामा रोग पत्ता लगाउने उपकरण भने अस्पतालमा छैन सेतेञ्चल अस्पतालका मेसु सूर्यबहादुर गुरूङले जिल्लामा स्क्रब टाइफसका बिरामीहरूको संख्यामा भएको वृद्धिलाई नराम्रो संकेत भएको बताउँदै जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले सचेतनाका कार्यक्रम ल्याउनुपर्ने बताएका छन् मुख्य गरी एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग लाग्दछ यो जुम्रा जस्तै तर सोचमा हुन्छ मुसाको कानमा बस्ने अथवा यस्तै जीवजन्तुमा बस्ने गर्दछ त्यसबाट घाँसपातमा झरेको बेलामा मानिसमा यो किर्ण सर्ने र त्यसले टोकेमा रोग लाग्ने गर्दछ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश वैखकले कञ्चनपुरको दोधरा चाँदनीमा प्रस्ताव गरिएको सुक्खा बन्दरगाहको योजनालाई अगाडि बढाइने बताउनु भएको छ हिजो कञ्चनपुरको दोधरा चाँदनी स्थित शारदा सरस्वती उमाविको चारकोटे विद्यालय भवनको उद्घाटन गर्दै मन्त्री लेखकले सुक्खा बन्दरगाहको कामलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ त्यसै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणको योजना तयार भइरहेको जानकारी गराउँदै दोधरा चाँदनीको जोगबुडा नदीमा पनि पुल निर्माण गरेर भारतीय सीमावर्ती बजारसम्म आवागमनलाई सहज बनाउने बताउनु भएको छ दोधरा चाँदनीको सड़क पुल र सीमा शिक्षामा देखिएको समस्या समाधानका लागि लागि पर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हट र इन्टरनेटमा radio unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ यसअघि डलिद्रामा प्रहरी प्रमुख रहेका डीएसपी विपिन कुमार कर्मचारीको सरुवा भएपछि जिल्लाको नयाँ प्रहरी प्रमुख डीएसपीको रूपमा प्रेमबहादुर साई हाजिर भएका छन् यसअघि लागू औषध नियन्त्रण ब्यूरो काठमाडौँमा रहेका प्रहरी नायब परीक्षक साई सरुवा भएर जिल्ला प्रहरी कार्यालय डडेलधुरा पुगेका हुन् पाँच दिन पहिले जिल्लामा हाजिर हुनुभएका प्रहरी नायब उपरीक्षक साईले हिजो पत्रकारसँग परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् परिचयात्मक कार्यक्रममा डीएसपी साईले लागू औषध प्रयोग बिक्री वितरण तस्करी हिंसात्मक क्रियाकलाप न्यूनीकरण कसिएर लाग्ने बताउनु भएको भएको छ जिल्ला सदरमुकाम क्षेत्रमा लागू औषध प्रयोगकर्ताहरू देखिन थालेको बारे पत्रकारहरूले जानकारी गराएपछि डिएसपी साईले आफू लागू औषध नियन्त्रण ब्यूरोबाट आएकाले सोको विरूद्ध काम गर्न सहज हुने बताउनुभयो जिल्लामा शान्ति सुरक्षामा खलल पुर्याउने तत्वको रूपमा जुवातास मदिरा सेवन र घरेलु हिंसा नै रहेको पत्रकारहरूले उहाँलाई जानकारी गराएका थिए शान्ति प्रक्रियालाई फितलो पार्ने प्रयास निरुत्साहित गर्न पत्रकारहरूलाई उहाँले सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो आयोग बनेको नौ वर्ष बितिसक्दा पनि आफन्तको पत्तो नलागेपछि बेपत्ताका परिवार निराश बनेका छन् बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग बनेको नौ वर्ष पूरा भइसक्दा पनि आफन्तको पत्तो नलागेपछि बेपत्ता परिवार निराश भएका हुन् राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय धनगढ़ीले हिजो धनगढ़ीमा आयोजना गरेको बेपत्ता पारिएका व्यक्तिको अवस्था र सरोकारवालाको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा बेपत्ता परिवारले निराशा सुनाएका थिए कार्यक्रममा बेपत्ता पारिएका आफन्तले शान्ति प्रक्रिया पूरा भइसक्दा पनि आफूहरूले न्याय नपाएको गुनासो गरेका हुन् राजनीतिक अस्थिरताका कारण बेपत्ताको पत्तो नलाग्दा आफन्तहरू झनै पीडामा बाँच्न बाध्य भएका छन् बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग सुदूरपश्चिमबाट चार सय तीस उजुरी परेका छन् जसमा सबैभन्दा बढी कञ्चनपुरबाट त्रियानब्बे बैतडीबाट छयासी कैलालीबाट अडसठी अछामबाट छप्पन्न डडेलधुराबाट सडचालिस दार्चुलाबाट बीस बाजुराबाट उनातिस बझाङबाट उन्नाइस र डोटीबाट बाह्रजना बेपत्ता पारिएको भन्दै उजुरी दर्ता गरिएको थियो सुदूरपश्चिममा त्रियासी उजुरीमाथि छानबिन भइरहेको राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ राष्ट्रिय गौरा महोत्सवमा आज गौरा नाच फाग धुमारी लगायतका कार्यक्रमहरू हुने भएका छन् डलितपुर सदरमुकाम क्षेत्रको बागबजार क्षेत्रमा गएको आठ गतेबाट शुरू भएको गौरा महोत्सवमा आज बिहान एघार बजे ती कार्यक्रम गरिने भएका हुन् भोलि पनि गौरा नाच फागसहित चैत हुड्केले बालो नाच घुइचम्पा आठेवाली जस्ता कार्यक्रमहरू हुनेछन् साथै भोलि नै पुरूष महिला देउडा समेत हुनेछ सत्र गते गौरा देवीका निरन्तर कार्यक्रमसँगै महिला र पुरूष देउडा प्रतियोगिताहरू सञ्चालन गरिने राधाकृष्ण मन्दिर विकास समितिले जनाएको छ भदौ अठार गते गौरा नाच फाग बालु नाच गौरादेवीलाई पूजा आज साथ श्रीकृष्ण मन्दिरमा विसर्जन गरिने र गौराका विविध कार्यक्रमका साथ पुरस्कार वितरणका साथै नतिजा प्रकाशन र गौरा समापनको कार्यक्रम गरिने समितिले जनाएको छ कञ्चनपुरमा नेपाल भारत सीमामा रहेको महाकालीपुरमा साढे चार किलो चरेसहित तीनजना नेपाली पक्राउ परेका छन् चार किलो छ सय ग्राम चरेसहित कोहलपुरकी शान्ति बुढाथोकी विमल घरधिमगर र कञ्चनपुरको भिन्दत नगरपालिकाको खैरभट्टीका लक्ष्मण सुनारलाई भारतीय सुरक्षा बल एसएसबीले पक्राउ गरेको हो महेन्द्रनगरबाट वनवासा जाँदै गरेका